पाइन मैले तिमीलाई साथी क्यारे तिमी बाँचोले म बिना रुन्छु जहिले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि अझसम्म तिमिलाई तिमीलाई साथीमा क्यारे तिमी म बिना जहिले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि अझसम्म पर्खिँदैन अब त भेटै मैले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि अझसम्म Bonnie. छैनन् यहाँ बुझिदिने पिना गुहार पाइन मायामा लुटिँदा रुन्छु जहिले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि अझसम्म पर्खिँदा दिँदा रुन्छु जहिले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि अझसम्म पर्खिँदैनौ अब त भेटै हुन्न कहिले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि